नमस्कार कार्यक्रम माला लिएर मदन भण्डारी सधैँ आज पनि उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा आज पनि कौशल कान्छोले साथ दिइरहनु भएको छ हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजीसम्म कार्यक्रम मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ मेगा तपाईँको रेडियो सेटमा गुन्जने गर्छ तपाईँले एकानब्बे दशमलव छ मेगार्समा हामीलाई पूर्वमा सुन्न सक्नुहुन्छ सिमाना पारिका विभिन्न ठाउँहरूमा सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log in गरेर संसारभरकै साथ सुन्न सक्नुहुन्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि सुन्न सक्नुहुन्छ श्रोता जति पढायो उति पढ्ने लोभको भाँडो रहेछ जीवन जति पढायो उति बढ्ने लोभको भाँडो रहेछ जीवन जति टेक्यो उति खोज्ने तृष्णाको काँडो रहेछ जीवन न कहिल्यै भरेर भरिन्छ न त कहिल्यै साँचेर सकिन्छ जति चढ्यो उति अग्लो पुग्ने कठिन डाँडो रहेछ जीवन यो मुक्तक मुक्तकार उषा शेरचन्दीको आजको कार्यक्रममा श्रोता मुक्तकार उषा शेरचन्दजीका यिनै मनसुनी मुक्तकरपहरूसँगै मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाईमा मसँग मुक्तक संग्रह नेपाली मुक्तकमा नारी हस्ताक्षर रहेको छ श्रोता मैले मुक्तकार उषा शेरचन्दजीको नेपाली मुक्तकमा नारी हस्ताक्षरभित्र समावेश गरिएको उहाँको मुक्तक सुटुक्क लिएँ कार्यक्रमको सुरुवातमा उहाँको घर गणेश टोल नालामुख पोखरा हो हाल उहाँ ललितपुरमा हुनुहुन्छ आजको बसाइमा म नेपाली मुक्तकमा नारी हस्ताक्षरभित्रबाट नै मुक्तक आलो पालो लिनेछु यसको सम्पादकमा वरिष्ठ मुक्तकार रमेश पौडेल हुनुहुन्छ यस मुक्तक सङ्ग्रहमा देश तथा विदेशमा रहनुहुने दुई सय जना नारी मुक्तकारहरूका मुक्त करपहरू समावेश गरिएको छ यति धेरै नारी मुक्तकारहरूलाई एउटै मालामा उनेर पाठक समक्ष हुने नेपाली मुक्तकलाई दिनुहुने मुक्तकार रमेश पौडेलजीको जति तारिफ गरे पनि कम हुन्छ केही समय अघि मात्रै विमोचन भएको यो सङ्ग्रह अहिले पाठक समक्ष छ यसको प्रकाशक गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमिति रहेको छ म ढिला गर्दिनँ मसँग यति धेरै मुक्तक छन् मैले भने नि दुई सय छ्यालिसजना मुक्तकारहरूको नारी मुक्तकारहरूको मुक्तक सङ्ग्रह मसँग छ हालो पालो मुक्तक म वाचन गर्दै जान्छु यो पटक मैले तपाईँलाई कार्यक्रममा समावेश गर्न सकिनँ भने अर्को अर्को पाला मुक्तक मालाको बसाइमा पक्कै तपाईँका मिठा मुक्तक म लिनेछु आज गीत एकदमै धेरै कम्ती सुन्छौ मुक्तक भन्दा धेरै सुन्छौ कार्यक्रममा म मुक्तक नै जोड्न चाहन्छु निश्चल मेरो मायालाई मनले अझै छोकै छैनौ निश्चल मेरो मायालाई मनले अझै छोकै छैनौ कुनाकानी मनको मैलो बसेकै छ धोकै छैनौ पर्ख अझै यो मायाको गहिराई नाप्न बाँकी नै छ मायालुको सम्सनामा एक्लै बसिरोकै छैन आहा यो मुक्तक मुक्तकार उमा सुवेदीजीको झापा उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ उहाँको उपन्यास गीत गजल त हामीले सुन्दै आइरहेका हौँ मुक्तक भने पहिलोपटक मुक्तक मालामा मैले वाचन गर्ने अवसर पाएँ उमा सुवेदीजीका मुक्त खरबहरूसँग सँगै अर्को एउटा मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता अन्जु सापकोटा अनुजीको दियो तिमीले जलाउँदा अन्धकार छाउँछ दियो तिमीले जलाउँदा अन्धकार छाउँछ त्यही दियो मैले जलाउँदा रोशनी आउँछ आखिर जलाउन त दियो नै चलाएको हो फेरि पनि विरहको धुन कसले बजाउँछ अन्चु सापकोटा अनुजी नुवाकोट सामरी उहाँको घर हो हाल मधुबन बर्दियामा हुनुहुन्छ उहाँ अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ झापाली चेली हुनुहुन्छ अरुणा श्रेष्ठ अनुजी प्रशस्तै धन पैसाको मुठो मुठै चाहिन्छ मलाई प्रशस्तै धन पैसाको मुठो मुठै चाहिन्छ मलाई सादा मात्र भएर हुन्न जीवन बुट्टै चाहिन्छ मलाई कसरी बुझौँ छोरीलाई घरमा खान अन्न छैन भन्छे देखाउन भए पनि हिल जुत्तै चाहिन्छ मलाई यो मुक्त करुणा श्रेष्ठ अनुजीको भद्रपुर नगरपालिका तिन भीमनगर झापा उहाँको घर हो अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ रिचा लुइटेलजीको भोलि त जानु छ कफुनमा परानी बोकेर भोलि त जानु छ कफुनमा परानी बोकेर आइन्छ आइन्न फेरि जिन्दगानी बोकेर आऊ आऊ रमाऊ जीवनको उत्सव मनाऊ माया प्रेम र सद्भावको कहानी बोकेर यो मुक्तक रिचाल इटेल्सीको झापा उहाँको घर हो हाल नेपालगञ्ज अठार बाँकीमा हुनुहुन्छ उहाँ अर्को मुक्तक छ मसँग श्रोता एलिसा एक्लासीको हर क्षणमा सहनशीलताको समीक्षा दिन्न हर क्षणमा सहनशीलताको समीक्षा दिन्न दिँदै दिन्न म आफ्ना खुसीको भिक्षा दिन्न तिमीलाई छोरो चाहियो तिम्रै वंशका खातिर ओ पति यो आमाले गर्वको परीक्षा दिन्न वाह यो मुक्तक मुक्तकार एलिसा एक्लासीको नर्जा मण्डप साथ नुवाकोट उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग कल्पना काफ्लेजीको जीवनमा कहिलेकाहीँ केही भुल हुन सक्छ जीवनमा कहिलेकाहीँ केही भुल हुन सक्छ त्यहाँ आँसुले रुसेको एउटा फुल हुन सक्छ जब धमिलिन्छ सम्बन्धको शान्त र सङ्लो नदी त्यहाँ विश्वास पत्किएको एउटा फुल हुन सक्छ यो मुक्त कल्पना काफ्लेजीको धनकुटा उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ मसँग श्रोता अर्को एउटा मुक्त छ कल्पना पौडेल जिज्ञा जिज्ञासुसीको समाजको सोच बदल्न यो सुरुवात थाल्नुपर्छ समाजको सोच बदल्न यो सुरुवात थाल्नुपर्छ कुरीति र विसङ्गतिलाई जरैदेखि फाल्नुपर्छ अन्धविश्वास चिर्नुपर्छ जनचेतना फैलाउन लैङ्गिक भेदभाव फलाउने थियो अपेक्षा नै ढाल्नुपर्छ यो मुक्त कल्पना पौडेल जिज्ञासुजीको गैँडाकोट नवलपरासी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ आज निकै मिठा मिठा मुक्त कार्यक्रम मुक्तक मालामा मैले लिनेछु हामीलाई अन्त्यसम्म सुन्दै गर्नुहोला अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु मसँग मुक्तक छ अदिति अर्याल ग्यावालीजीको नपरसै देख्न नाङ्गो भोको हजुरलाई नपरसै देख्न नाङ्गो भोको हजुरलाई सक्दिनँ म हेर्न पनि रोको हजुरलाई दुःख जति लुकाउँछु हृदयमा मैले बरु जिन्दगीभर खुसी राख्ने धोको हजुरलाई आहा यो मुक्तक अदिति अरियाल गेवालीजीको थाक्रे गाउँपालिका दुई धादिङ उहाँको घर हो हाल उहाँ कुलेश्वर चौध काठमाडौँमा हुनुहुन्छ भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौँ मसँग मुक्तक कविता केशरी दाहाल काफ्रेजीको रहेको छ शङ्खुवा सभा खाँदबारी उहाँको घर हो हाल विराटनगरमा हुनुहुन्छ मुक्तककार कविता केशरी दाहाल काफ्रेजीको मुक्तक मुक्तकसँगै यो गीत तपाईँलाई गीत आज हामी छोटो सुन्छौ कविताजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँलाई श्रोता भएन तिम्रो टुङ्गो बाटो काटेर गयो भएन तिम्रो टुङ्गो बाटो काटेर गयो ठानी यति हलुङ्गो बाटो काटेर गयो खोइ नहेरौँ भन्दा पनि नजर तानियो उतै छातीमा राखेर टुङ्गो बाटो काटेर गयो फुलको जवाब अभिनेता केशरी दाहाल काफ्लेजीको मुक्तक मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्चमा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक सङ्ग्रहभित्रबाट मुक्त कालो पालो लिइरहेको छु बचिरहने धुनमध्ये जिन्दगीको धुन मिठो बजिरहने धुनमध्ये जिन्दगीको धुन मिठो अलिनो तरकारीमा हालेको त्यो नुन मिठो आफैलाई बदनाम गर्ने मान्छेको गुण के गुण बरु आकाशमा आफै चम्किने जुन मिठो आहा यो मिठो मुक्तक साहित्यकार झमक घिमरेजीको धनकुटा नगरपालिका छ कचिडे धनकुटा उहाँको घर हो आज फरक स्वाद मुक्तकको पनि म दिइरहेको छु जस्तो लाग्छ झमक घिमरेजीको यो मुक्त मैले कार्यक्रममा लिएँ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ दिप साहसीको दुःख पीडा व्यक्त गर्न रुनै पर्छ भन्ने छ र दुःख पीडा व्यक्त गर्न रुनै पर्छ भन्ने छ र खुसी हुँदा ओठमा आँसु हुनै पर्छ भन्ने छ र दुरीसँग बिछोडको साइनो किन लाउँछन् कोही माया गर्न नजिक बसी छुनै पर्छ भन्ने छ र यो गच्चपको रसिलो मुक्तक मुक्तकार दिप शाहजीको धादिङ थाक्रे झुके खोला उहाँको घर हो हाल उहाँ मूलपानी काठमाडौँमा हुनुहुन्छ मसँग श्रोता अर्को मुक्तक छ मुक्तकार हुनुहुन्छ निशा केसीजी म ताप्लेजुङ ऊ भरतपुर भएर म ताप्लेजुङ ऊ भरतपुर भएर कुरा मिलेन आफ्नै सुरु भएर फुट्यो सिसा जस्तो मेरो मन एक छुक्कामै चुर भएर मुक्तकार निशा केसीजीको यो मुक्तक काठमाडौँ उहाँको घर हो चिरपरिचित मुक्तकारहरूलाई पालै पालो कार्यक्रम मुक्तक मालामा आज म जोडिरहेको छु अर्को मुक्तक म लिन्छु मुक्तकार हुनुहुन्छ गौरी तमु तिम्रा थोत्रा संस्कारहरू गोडिदिन्छु अब तिम्रा थोत्रा संस्कारहरू गोडिदिन्छु अब खिया लागेका पर्खालहरू तोडिदिन्छु अब जुसिल किराबाट पुतली भई उड्दैछु स्वतन्त्र छु तिम्रो बाटो छोडिदिन्छु अब यो मिठो मुक्तक मुक्तकार हुनुहुन्छ गौरी तामु उहाँको घर हो अमर सिंह चोक पोखरा अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ कौशिला रिसालसीको मेरा सन्तानले सधैँ राष्ट्रियताको बाटो पछ्याउन् मेरा सन्तानले सधैँ राष्ट्रियताको बाटो पछ्याउन् उकाली ओराली र देउरालीको माटो पछ्याउन् अर्काको देशमा गएर नोक्करको पिल्ला भिर्नुभन्दा त आफ्नै बारी कान्ला र पखेराको आँटो पछ्याउन् कौशिला रिसालजी गोर्खा सिरानचोक उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ मुक्तकार कौशिला रिसालजीको मुक्तक सँगसँगै म अर्को मुक्तक लिन्छु आज म भन्दा छिटो मुक्तक लिइरहेको छु उहाँसँग मुक्तक छ गङ्गा ढकालजीको ए किन दुःख गर्छु म सजिलो बनाइदिन्छु ए किन दुःख गर्छु म सजिलो बनाइदिन्छु मनका भावहरूलाई थिलै थिलो बनाइदिन्छु थोरै थोरै गरी छोड्दिन तिमीलाई गाह्रो पर्ला हाउ मुटुमै ठोकेर जाऊ म किलो बनाइदिन्छु ओहो यो मुक्तक गङ्गा ढकालजीको सिङ्जा उहाँको घर हो हाल उहाँ देवद आठ रूपन्देहीमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता जीविका को बनी माइती भन्दछन् हेर चेली बनी माइती भन्दछन् हेर चेली चुरा दस्तछन् माथि खेली बुझौँ खै कसोरी गरौँ विश्वास कसमा जहाँ जाउँ उस्तै सबै जाली चेली यो मुक्तक जीविका अश्रुजीको ते तिन बेल्टा र मोरङ उहाँको घर हो हाल उहाँ गान्तोक पूर्व सिक्किममा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता तमिता राईजीको सबैले सुन्नुहोस् एउटा कुरा सम्मान गर्न सिक्नुहोस् सबैले सुन्नुहोस् एउटा कुरा सम्मान गर्न सिक्नुहोस् मेरो विश्वास गरेर पुरा पुरा सम्मान गर्न सिक्नुहोस् छोरीको चाहिँ स्थान चाहने हरेक बुहारीहरूले पनि बामा हुन् सासु ससुरा सम्मान गर्न सिक्नुहोस् यो गजबको मुक्तक तामिता राई चाँदनीजीको हलेसी तुवाचुङ नगरपालिका साथ अलैसी खोटाङ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता दुर्गा तिवारी क्षितिजीको हामी सँगसँगै एउटा गीत सुन्नेछौँ अबको क्रममा दुर्गा तिवारी क्षितिजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सुस्त थियो मुटु बेजोडले चल्दै सकिन हो सुस्त थियो मुटु बेजोडले चल्दैछ किन हो बरबराउँछु नदीमा सपनीले छल्दैछ किन हो यही मायाले हँसाउँछ रुवाउँछ भन्थे हो रहेछ ठन्डीमा पनि मायाको आगो बल्दैछ किन हो दुर्गा तिवारी क्षितिजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हार्समा कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ श्रोता सुन्ने चाह हुनाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरेर मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको कार्यक्रममा श्रोता म नेपाली मुक्तकमा नारी हस्ताक्षर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 म लिन्छु मसँग मुक्तक छ पुष्पा प्रकृति चौलागाईजीको यथार्थ लेख्नु छ कवि भन्नु छ यथार्थ लेख्नु छ कवि बन्नु छ पुग्नु छ क्षितिज रवि बन्नु छ जीवन सङ्घर्ष सँगै यो सफरमा यथार्थ बुझेर अनुभवी बन्नु छ यो मुक्तक पुष्पा प्रकृति चौलागाईजीको रोङ पाँच देवानसाप इरौटार इलामुआको घर हो अर्को मुक्तक छ श्रोता मसँग मन्दिरा मधुश्रीजीको तिम्रो विश्वास हुन अब के दिउँ प्रमाण नै तिम्रो विश्वास हुन अब के दिउँ प्रमाण नै तामा तुलसी किताया छोइदिउँ पुराण नै बाछा पनि तोडिएला भुलिएला कसम पनि तिम्रै लागि मात्रै चल्ने दिउँ त यही प्राण नै यो मुक्तक मन्दिरा मधुश्रीजीको भोजपुर नगरपालिका एघार मुलाबारी उहाँको घर हो हाल उहाँ विराटनगर तिनमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता म मुक्तक लिन्छु मिरा सङ्कल्पजीको बुद्धि लगाउँथे बल लगाउँथे बुद्धि लगाउँथे बल लगाउँथे राज्य भत्काउन गल लगाउँथे कर्णौँको मालिक भए आज हिजो हात्ती छाप चप्पल लगाउँथे यो व्यङ्ग्य मिरा सङ्कल्पजीको सुनकोशी गाउँपालिका पाँच उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग मेनुका चाबागाई मेनुजीको तिम्रो मौनतामा भेट्थे विश्वासका तुलहरू तिम्रो मौनतामा भेट्थे विश्वासका तुलहरू कल्पनामै गोड्ने गर्थे बगैँचाका फुलहरू तर कहाँ हुँदो रहेछ आफ्नो जस्तै अर्को मुटु आखिर आज रोपिए ममा धोकाका सुलहरू मेनुका चापाङ्गाई मेनुजीको यो मुक्तक थुप्पो तिन शङ्खुवा सभा उहाँको घर हो हाल उहाँ विराटनगरमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता रमिता खतिवडाजीको जन्मिए म मधेसमा मधिसे कसरी भएँ जन्मिए म मधेसमा मधिसे कसरी भएँ कुर्ता र धोतीको बेसमा मधिसे कसरी भएँ रङ्गको आधारमा विभेद गर्छौ या जातको म जन्मिएको मेरै देशमा मधिसे कसरी भएँ ओहो हो यो मुक्तक रमिता खतिवडाजीको गल्सी गाउँपालिका एक बेलिन्टार धादिङ उहाँको घर हो अर्को मुक्तक छ मसँग रश्मि रोदनजीको मान्छे मान्छे पशु जस्तो व्यवहार गरेपछि मान्छे मान्छे पशु जस्तो व्यवहार गरेपछि अहंकार बोकी शासकहरूले हाहाकार गरेपछि दबिएर बस्दैनन् कोही ज्वालामुखी विस्फोट हुन्छ जातीयताको खोलोडी अत्याचार गरेपछि यो मुक्तक मुक्तकका रश्मि रोदनजीको सिद्धलेख गाउँपालिका धादिङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग राधा नेपालजीको म जिउँदै रहेछु श्वास चलेपछि थाहा पाएँ म जिउँदै रहेछु श्वास चलेपछि थाहा पाएँ जिन्दगीको सार तत्त्व चोला ढलेपछि थाहा पाएँ को आफन्त को पराई सबै आँसु झार्ने थिए शरीर त माटो रहेछ सोला जलेपछि थाहा पाए यो मुक्तक राधा नेपालजीको इटरी चार भेटघाट चोक सुनसरी उहाँको घर हो अर्को मुक्तक छ मसँग राधा भट्टराईजीको घमण्ड गर्छ हरदम आफ्नो उचाइमा पनि घमण्ड गर्छ हरदम आफ्नो उचाइमा पनि मन चलेको गन्ध आउँछ उसको बधाईमा पनि आत्मीयता पोख्दै सधैँ निकट हुनुको स्वाङ राख्छ पीडाभन्दा खुसी देख्छु मेरो बिदाईमा पनि यो मुक्तक राता भट्टराईजीको चैनपुर सङ्खुवा सभा उहाँको घर हो हाल चार सुनसरीमा हुनुहुन्छ मसँग अर्को मुक्तक छ श्रोता लक्ष्मी अच्युत ढुङ्गानाजीको पुरै धरती आधा आकाश नारी बन्दैछन् पुरै धरती आधा आकाश नारी बन्दैछन् प्रशंसाका चुली चढी प्यारी बन्दैछन् आमा दिदी बहिनी छोरी पवित्र छन् भन्दै बलात्कारका शिकार किन कुमारी बन्दैछन् लक्ष्मी अच्युत ढुङ्गानाजी झापा उहाँको घर हो नागी ब्रिकुटी टोल हाल उहाँ धरानमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग विमला कार्कीजीको ख्याल ख्यालै सारा जीवन बितेपछि थाहा पाए ख्याल ख्यालै सारा जीवन बितेपछि थाहा पाए समयले जिन्दगीलाई जितेपछि थाहा पाए बाँचुन्जेल उनी मेरै हुन् जस्तो लाग्थ्यो तर सम्बन्धमा विश्वास सबै रित्ते थाहा पाए विमला कार्कीजीको यो मुक्तक मधेसा सुनसरी उहाँको घर हो अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक छ शान्ता झापा सुरुङ्गा उहाँको घर हो हाल उहाँ इजरायलमा हुनुहुन्छ मुक्तकार शान्ता खवासीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई कुरैले जित्ने कस्तो बानी हजुरको कुरैले जित्ने कस्तो बानी हजुरको सुन्नै नसक्ने भए कहानी हजुरको मौसम चाहिँ परिवर्तन देख्छु अचिल कहिले खाम कहिले पानी हजुरको हजुर शान्ता खबासीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँलाई मैले राखेँ श्रोता मुक्तक मालामा राखेँ आजको बसाइमा म नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक सङ्ग्रहभित्रबाट मुक्तक आलो फालो लिइरहेको छु अनेक जाल बुनेर माया गरिन्छ र अनेक जाल बुनेर माया गरिन्छ र तस्बिरहरू चुनेर माया गरिन्छ र जति हुन्न दिनुहुन्छ त्यति छिटो फर्कन्छु म पिन्जडामा थुनेर माया गरिन्छ र वाह यो मुक्तक मुक्तकार सरला लामी छाने सरुजीको तनहुँ फिरफिरे उहाँको घर हो हाल उहाँ पोखरामा हुनुहुन्छ सरला लामी छाने सरुजीका यिनी मिठा मुक्त करापहरूसँग श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ विमला दाहालजीको सुनाउनै नमिल्ने खबर सुनाइदिएँ सुनाउनै नमिल्ने खबर सुनाइदिएँ पुरा भयो मनको रहर सुनाइदिएँ पुरानो ठेगानामा चिठी नपठाऊ अब म गइसकेँ पराईको घर सुनाइदिएँ यो मुक्तक विमला दाहालजीको धादिङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता शान्ति शर्माजीको जिन्दाबाद र मुर्दाबाद छन् सद्भाव अपवाद छ जिन्दाबाद र मुर्दाबाद छन् सद्भाव अपवाद छ सपना पनि सर्वत्र निर्मलाहरूको आर्तनाद छ जनताको विश्वास अभिशाप नबनो सरकार डर मर्द भो भरी काबुल र बगदाद छ यो मुक्तक शान्ति शर्माजीको निकै मन सशक्क पार्ने मुक्तक सुविधा नगर काठमाडौँ उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता सानु शर्माजीको शरीरलाई आफैले घर बनाई बसेको छ मनले शरीरलाई आफैले घर बनाई बसेको समनले पीडा पर्दा त्यही शरीरलाई डसेको समनले तिनो कुराले पनि चित्त दुख्ने गर्छ किन दुःख रोदनमा शरीरकै मसल कसेको समनले यो मुक्तक सानु शर्माजीको काठमाडौँ बाफल उहाँको घर हो अर्को मुक्तक छ मसँग सावित्रा लुइटेल घिम्रेजीको भर दुख्ने सिलसिला कम भएन भर दुख्ने सिलसिला कम भएन दिल दुखेको उपचार भएन मलम भएन संसार पक्कै रङ्गिन हुन्छ मनमा शान्ति भए तर यो भाग्यमा खुसी लेख्ने कुनै कलम भएन सावित्रा लुइटेल घिमरेजीको यो मुक्तक झापा बिर्तामण नगरपालिका एक उहाँको घर हो हाल उहाँ इजरायलमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता सिसा चौधरीजीको दिल पनि दिल जस्तै हुनुपर्छ दिल पनि दिल जस्तै हुनुपर्छ चोट लाग्दा दुख्नुपर्छ रुनुपर्छ भावनाका संवेग यिनै त हुन् तिम्रो दुःखले मेरो मुटु छुनुपर्छ सिसा चौधरीजी बिर्तामोड झापा उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग सीता प्याकुरेलजीको मुखमा राम राम हजुरको बगलीमा छुरा हुन्छ मुखमा राम राम हजुरको बगलीमा छुरा हुन्छ यस्तो तालले सहितको सपनाकै के पुरा हुन्छ कलम हुनु पर्थ्यो हातमा कोर्न देशको नक्सा जहाँ उसको वरिपरि केवल सुन्दरी र सुरा हुन्छ यो मुक्तक मिठो मुक्तक सीता प्याक्रेलजीको नीलकण्ठ नगरपालिका दुई सिउँडीबार दादिङ उहाँको घर हो हाल उहाँ विशाल नगर काठमाडौँमा हुनुहुन्छ आजलाई भने श्रोता मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता आजको यो वसाइमा मैले नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तक भित्रबाट मुक्तक बोले अझै धेरै मुक्तक मसँग छन् यस सङ्ग्रहभित्रबाट अर्को अर्को पाला कार्यक्रममा पक्कै लिनेछु आजको कार्यक्रम सुन्दै जाँदा तपाईँलाई कार्यक्रम के कस्तो लाग्यो मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले Muktak Mala at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ प्रविधि संयोजनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बटनेतलाई सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई पनि विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरन नमस्कार शुभरात्री कहाँ जान्छौ तिमी म पहिला पनि पछाइ रहन्छु ती छहरा खोला खहरहरूमा सम्झना पनि बगिरहन्छु